सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू यी फुलहरू आँखाभरि बोकी वैशालु यी फुलहरू आँखाभरि बोकी आएँ भमराले गाउने गीत ओठभरि टोकी आए मैले मात्र कहाँ हो र तिमीले पनि देख्यौ होला मैले मात्र कहाँ हो र तिमीले पनि देख्यौ होला जे जे देखे देखेपछि आफ्नो जिब्रो टोकी वैशालु यी फुलहरू आँखाभरि बोकी आए विपन्नमा शून्य मात्र सधैँ हात लागेपछि विपन्नमा शून्य मात्र सधैँ हात लागेपछि कल्पनाका पखेटामा आफै किला ठोकी आए वैशालुई फुलहरू आँखाभरि बोकी मेरो पछिल्तिर जसले मेरै कुरा काटिरह्यो मेरो पछिल्तिर जसले मेरै कुरा काटिरह्यो तितैलाई मैले आफ्नो प्रतिनिधि तोकी आएँ वैशालु फुलहरू आँखाभरि बोकी आएँ बतासले झ्यालको मनको दुइटै पर्दा हल्लाउँछ बतासले झ्यालको मनको दुइटै पर्दा हल्लाउँछ त्यसैले बतासलाई सङ्घारमै रोकिआए वैशालु यी फुलहरू आँखाभरि बोकिआए भमराले गाउने गीत ओठभरि आए नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृतसँगै कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठका साथमा उपस्थित भइसकेको छु अग्रज गजलकार ललिजन रावलज्यूका यिनै सुन्दर गजलांशहरूसँगै मैले आजको कार्यक्रमको दैलो उघार्ने जमर्को गरेको छु यी सुन्दर गजलांशहरूका लागि अग्रज गजलकार ललिजन रावलज्यूलाई हार्दिक धन्यवाद यो अनलाइन रेडियोको तरङ्गमा म साउदी अरेबियाको दमामबाट बोलिरहेको छु विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको उत्पादन सिर्जनाका लहरहरू अनलाइन रेडियोको यो कार्यक्रम रेडियो ध्रुवतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगाहार दैलेखबाट पनि तपाईँहरूले सुनिरहनु भएको छ यो कार्यक्रम तपाईँहरूले विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेटको सहयोगमा डब्लुडब्लुडब्लु डट सृजना कालाहरू डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भने डब्लुडब्लुडब्लु डट हाम्रो संसार डट नेटमा हाम्रो संसार अनलाइन रेडियोको तरङ्गमा प्रत्येक दिन सुन्न सक्नुहुनेछ रेडियो ध्रुवतारा सामुदायिक एफएम उनानब्बे थुप्लो आठ मेगाहर्जको website W W W dot DTFM dot ओआरजीबाट विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सकिने यो कार्यक्रम W W W dot global Nepali dot com र W W W dot literature of Nepali dot com लगायत पन्ध्रवटा अनलाइन मिडियाहरूबाट सुन्न सक्नुहुन्छ आदरणीय श्रोता मित्र फेसबुक पेज सिर्जनाका लहरहरूमा पोस्ट गरिएका गजलांशहरू यहाँहरू समक्ष पस्कने जमर्को गरेको छु यो जानकारी सँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक होसेलीबाट छोडी टाढा टाढा तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा तुझे अपने नजर कति धोखा खाए क्यों हम प्रेम कहानी फिर से राजा तिमी संग कहिए न भेटने कसम काठमाडौँ सहर छोडे टाढा मेरो प्यार समझी तिमी मेरो प्यार समझी तिमी मेरो प्यार समझी तिमी छठ पटी पर मेरो प्यार समझी तिमी छठ पटी आफ्नो गलती समझी पछूताऊं यो शहर छोरी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा चारैतिर अभावै अभाव भेटिन्छ चारैतिर अभावै अभाव भेटिन्छ फेरि पनि जिन्दगीमै लगाव भेटिन्छ केही राम्रा पहिचान बनाएर हेर केही राम्रा पहिचान बनाएर हेर टक्कर दिने मान्छेको तनाव भेटिन्छ चारैतिर अभावै अभाव भेटिन्छ सक्दैनन् सब थोक त्यागेर हिँड्न सक्दैनन् सब थोक त्यागेर हिँड्न आफ्नाको माया छ जवाब भेटिन्छ चारैतिर अभावै अभाव भेटिन्छ जीवनलाई डोर्याउनै गाह्रो भयो भने जीवनलाई डोर्याउनै गाह्रो भयो भने कसैको हात हातमा शराब भेटिन्छ चारैतिर अभावै अभाव भेटिन्छ जिन्दगीका जोड घटाउ पल्टाएर हेरे जिन्दगीका जोड घटाउ पल्टाएर हेरे सधैँ घाटै घाटाको हिसाब देखिन्छ चारैतिर अभावै अभाव भेटिन्छ फेरि पनि जिन्दगीमै लगा भेटिन्छ धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार राज अविरल यात्रीजीलाई सूचना संगीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता Hamro Sansar dot net in गर्नुहोस् W W W dot Hamro Sansar dot net a complete news portal web media Hamro Sansar dot नेट अनलाइन रेडियोको प्रस्तुति समाचारमूलक कार्यक्रम हाम्रो आवाजमा पाक्षिक रूपमा सञ्चालन भइरहेको एउटा छुट्टै कार्यक्रम अभियान हजुर तपाईँहरूका समस्या तपाईँहरूकै आवाजमा प्रत्यक्ष रूपमा राजदूतसँग पुर्याउने एकमात्र कार्यक्रम अभियान यो कार्यक्रम तपाईँहरूले Prabasi Nepali dot com Srijana dot com र डिसी नेपाल डट कमका साथै W W W dot GNLF dot blog dot कमबाट सुन्न सक्नुहुनेछ प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ इमेल ठेगाना info at Prabasi Nepali dot com info at dot com दुई मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि दुई मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि तिम्रै भए मात्र तिम्रै भनिदिए हुन्थ्यो नि घट्ने थियो बोझ थोरै अनिदा रातको घट्ने थियो बोझ थोरै अनिदा रातको मैले जस्तै ताराहरू गनिदिए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 बैस बित्यो पर्खाइमै जवानी रुँदैछ रुँदै दि बिदा भन्थी नजाऊ भनेर रुँदै दि बिदा भन्थी नजाऊ भनेर प्रतीक्षामा बाटो कुर्दै सान्नानी रुँदैछ बैस बित्यो पर्खाइमै जवानी रुँदैछ आना सुक्का बिर्सियौ कि डलर गनेर आना सुक्का बिर्सियौ कि डलर गनेर कन्तुरमा खोटो सिक्का चवानी रुँदैछ मैस बित्यो पर्खाइमै जवानी रुँदैछ बन्दै बन्द सधैँभरि ओभानो भो चुलो बन्दै बन्द सधैँभरि ओभानो भो चुलो गरी खाना देऊ भन्दै स्वाभिमानी रुँदैछ मैस बित्यो पर्खाइमै जवानी रुँदैछ बिछोडको छुट्टै कथा कहानी रुँदैछ धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार जीतू खड़का गाउँले जिलाई ना तिमीलाई नै सम्झिएर पिए अलिकति तिमीलाई नै सम्झिएर पिए अलिकति त्यही यादमा तडपिएर जिए अलिकति मेरो बारे तिमी पनि सोध्दैछौ रे अरूसँग मेरो बारे तिमी पनि छौ रे अरूसँग मुर्दासरी बाँचेको खबर दिए अलिकति तिमीलाई नै सम्झिएर पिए अलिकति बल्झिरहेछ त्यही घाउ पोलिरहन्छ छाती बल्झिरहेछ त्यही घाउ पोलिरहन्छ छाती फाटेका ती तन मनलाई सिएँ अलिकति तिमीलाई नै सम्झिएर पिए अलिकति एकमुठी सास बाँकी छ अनि आश पनि एकमुठी सास बाँकी छ अनि आश पनि आउँछौ फर्की आशमा थिए अलिकति तिमीलाई नै सम्झिएर पिए अलिकति त्यही यादमा तडपिएर जिए अलिकति रोहित राणाजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन पीएनएनको समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम तिम्रो मनको मजेरीमा बस्न मन लाग्यो तिम्रो मनको मझेरीमा बस्न मन लाग्यो तिमीसँगै माया कृति गाँच्न मन लाग्यो तिमी मेरै हौ भन्ने नि आधार पाएँ मैले तिमी मेरै हौ भन्ने नि आधार पाए मैले ममताका तिर हानी डस्न मन लाग्यो तिम्रो मनको मझेरीमा बस्न मन लाग्यो दुनियाँले जे भने नि मैले तिमीलाई रोजेँ अब दुनियाँले जे भने नि मैले तिमीलाई रोजे अब त्यसैले त तिमीसँग भुल्न मन लाग्यो तिम्रो मनको मझेरीमा बस्न मन लाग्यो ईश्वरी मेरै हो भनेर हिँड्छौ अरे तिमी ईश्वरी मेरै हो भनेर हिँड्छौ अरे तिमी त्यसैले त अँगालोमा कस्न मन लाग्यो तिम्रो मनको मजेरीमा बस्न मन लाग्यो तिमीसँगै माया प्रीति गाँच्न मन लाग्यो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार ईश्वरी प्रसाद उपाध्यायजीलाई आदरणीय श्रोता मित्रहरू अब म खोतल्ने तर्खरमा छु यहाँहरूकै चिठी पत्रको पोको हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनु हुने श्रोताहरू हुनुहुन्छ लक्ष्मण थापा जयनन्द ढकाल मनोहरी पाण्डे गोविन्द शर्मा चक्रपाणी नेउपाने किमबहादुर ओली रामबाबु खड्का दलवीर शाही भूपेन्द्र बिसी टिका शर्मा रामचन्द्र शर्मा ईश्वरी शर्मा र दानबहादुर थापा हामीलाई इमेल मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम दुनियाँले कुल्ची हिँड्ने फगत एउटा बाटो भयो दुनियाँले कुल्ची हिँड्ने फगत एउटा बाटो भयो जमात छट्टु कौवा जस्तो आफू एक्लै लाटो भयो कडा चट्टान बन्छु भन्थे सगरमाथा ठड्याउन कडा चट्टान बन्छु भन्थे सगरमाथा ठड्याउन हुरी हुरीसँगै उड्ने केवल धुलो माटो भइयो दुनियाँले कुल्ची हिँड्ने फगत एउटा बाटो भइयो अलिकति तातो रगत मुटुभित्र साँचेको थिएँ अलिकति तातो रगत मुटुभित्र साँचेको थिएँ पोखिएछ जमिनभरि नमेटिने टाटो भइयो दुनियाँले कुल्ची हिँड्ने फगत एउटा बाटो भइयो समुद्रमा पुग्छु भन्थे बग्दा बग्दै खोलीहरू समुद्रमा पुग्छु भन्थे बग्दा बग्दै खोलीहरू खहरेको तिरमा लाग्ने जाबो भाटो भयो दुनियाँले कुल्ची हिँड्ने फगत एउटा बाटो भयो जमात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 सास बिनाको धडकन सारी हाँसो मका सारी मकसरी हाँसो सारी बाँचो फूल बिनाको मौसम गीत बिना मकर मकसरि गा मकर मकर मकसरी गा मकर गं क्योंकि आधी आई छे क्योंकि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो कि हो पहाडले रोक्यो कि आधी आई छे क्योंकि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो की बिना को जीवन सांस बिना को धड़कन मकर सारी हासो मकर सारी बाँचो मकर सारी हासो मकर सारी डर लाग्छ साक्षी नै जुन तारा सीता दुखाउने घाउ भयो हाम्रो माया प्रीता ओ डर लाग्छ साक्षी नै जुन तारा सीता दुखाउने घाउ भयो हाम्रो माया प्रीता बिनाको जीवन सास बिनाको धडकन तिमी बिनाको जीवन सास बिनाको धडकन मकसरी हाँसो मकसरी बाँचो सरी हाँसो सरी बाँचो फूल बिना को मौसम गीत बिना को सरगम मकसरी गाउँ मकसरी गाउँ मकसरी गाउँ मकसरी गाउँ मकसरी हाँसौँ मकसरी बाँचौँ मकसरी हाँसौँ मकसरी बाँचौँ